त्यो ठाउँमा तराईको फाटमा एक गिलास त्यो ठाउँमा सानो एउटा गाउँ छ जहाँ मेरो नाउँ छ म जन्मेको ठाउँ जन्मेको ठाउँ सुवर्णपुर सुवर्णपुर सुवर्णपुर सुवर्णपुर सम्झना छ तिमीलाई छ तिमीलाई झलको त्यो घामामा धुलो उड्ने बाटोमा अर्कै छ संसार त्यहाँ अर्कै छ जीवन त्यहाँ मेरो सानो गाउँमा जुन तारा छाउँछ रातमा जङ्गल पारी सिमानामा झिलिमिली पराई देशमा मेरो सानो गाउँमा जुन तारा छाउँछ रात पारी सिमानामा झिलिमिली परदेशमा आँखाहरू तोलाउँछन् उज्यालोको आशामा ए हजुर सुन रुन्छ यो सिरेर माउदै मोटरको धुवा उडाउँदै खुसीले आउला म फेरि एक दिन बिर्सन म सक्दिन म जन्मेको ठाउँ Suvarnapur, Suvarnapur, Suvarnapur.